नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आज शुक्रबारको श्रृङ्खलामा आजदेखि हामी सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुन्छौं हामीले चार वर्ष अघि सायाभन्दा अगाडि निस्केको सुबिन भट्टराईको उपन्यास समरलभको वाचन गरेका थियौं समरलभको सिक्वेलको रूपमा रहेको यो उपन्यास साया आजदेखि श्रुति सम्वेगमा वाचन हुन्छ आजदेखि हरेक शुक्रबारका अङ्कहरूमा तपाईँ सायाको वाचन सुन्न सक्नुहुन्छ सुबिन भट्टराईको उपन्यास सायाको पहिलो श्रृङ्खला प्रोलग शीर्षकमा सुरु भएको छ पृष्ठ एकबाट गुलाबी चुनरिया रे रंगी रे मोहे मारे चौबिस घण्टादेखि लगातार परिरहेको जरीले तन आलस तालस भएको थियो बिहानी पखको समय आधा निधाएको थिएँ आधा बिउजे थिएँ गाडीहरू कुदेको आवाज र सडकमा हिँड्ने मान्छेहरूको कल्याङ बल्याङ कानमा फिँज झैँ गुजुङ गुजुङ गरिरहेको थियो पूर्वपट्टिको खुला झ्यालबाट पानीले चिस्याएको वायु सरर र छिरिरहेको थियो शरीर पुरै चिस्याउँदै त्यसको रोकथामका लागि म ब्ल्याङ्केट ओढिरहेको थिएँ यद्यपि त्यो हिउँदको याम थिएन निरन्तर झरीको प्रभावले वायुमण्डललाई हिउँद झैँ आवास दिलाइरहेको थियो गुलाबी मोबाइलमा बजेको रिङटोनले उति निद्रा पनि निर्ममता साथ खोज्ने दुष्प्रयास गर्यो तैपनि एक चौथाइ निद्रामै थिए यसो भनौँ आफूलाई जबरजस्ती निधाएको बनाउने प्रयास गरिरहेको थिएँ मोबाइलमा देखेँ सेभ नगरिएको नम्बर रिसिभ नारी नारीश्वर प्रवाहित भयो हेलो हेलो को हुनुहुन्छ यहाँ गेस गर्नुहोस् को होला अह ठम्याउनै सकिनँ मैले भने कि हामीले यसभन्दा पहिले कुरा गरेका थियौँ निद्राकै आवाजमा मैले यसो भने आफ्ना एक्स गर्लफ्रेन्डहरू सम्झनुहोस् न इतरिएको आवाज आयो उताबाट सरी मैले चिनिनँ प्रयास गरौँ न कुनै क्लु भए सजिलो हुन्थ्यो म अर्थनिद्रामै बोलिरहेको थिएँ दिमागमा प्रेसर दिएर को हो भनी सोच्न मन थिएन भए त सजिलै हुन्थ्यो तर मलाई त तपाईँलाई अप्ठ्यारोमा पार्न मन लागिरहेछ न्यु खोज्ने कुरा गर्छु उताबाट को हो कुन्नी मारे नजरिया त्यस्तो किन म प्रश्न गर्छु हिसाब किताब बराबर गर्न उताबाट उत्तर आयो अब एक्कासी कुन जमानादेखिको दुश्मन निक्ल्यो मेरो म निद्रामै भए पनि फ्ल्यासब्याकमा जान थालेँ पुराना महिला दुश्मन को को छन् भनी लेखाजोखा गर्न लागे तर अह दुश्मन त परै जाओस् मित्र पनि धेरै कमाउन सकेको इतिहास मसँग थिएन कस्तो हिसाब किताब निकै बेर सोचेर मैले सोधेँ सबै कुरा अहिले किन भन्नु उसले भने कहिले भन्ने त त्यो पनि किन भन्नु होइन कस्तो न्यु खोज्ने मान्छे मलाई पनि झनक्क रिस उठ्यो उसो भए फोन किन गरेको त्यो त झन् भन्दै भन्दैन अनि के चाहिँ भन्न फोन गरेको त यति चाहिँ मैले के के भने त्यो त आफैलाई थाहा होला नि मलाई मलाई यो पो बरु अचम्म लागिरहेछ म यस आइमाईको बकवास यति लामो समयसम्म आफ्नो निद्रा माया मार्दै किन सुनिरहेछु फोन राखिदिउँ झनक्क भएर भने पछुताउनुहुन्छ उसले भने अहिले तपाईँको बकवास सुनेर चाहिँ नपछुताइ बसेको छु जस्तो लाग्छ योभन्दा बढी पछुताउनुहुन्छ हामी यसभन्दा पहिले फोनमा बोलेका छौँ फेरि दोहोऱ्याएर मैले प्रश्न सोधेँ उसले भने नो हामी पहिलोचोटि बोलिरहेका छौँ एका बिहानै को मेरो दिमाग चाटिरहेछ पहिलोचोटि नै सुनेको आवाज हो यो पहिलोचोटि सुनेको आवाज म कसरी चिनाउँ त्यसपछि उनले ढिलो नगरिकन भनिन् म साया साया साक्के भएको एक चौथा निद्रा पनि दुई सेकेन्डमै कुलेलाम ठोक्यो यस्तो लागिरहेको थियो पचासजना मान्छेले मलाई एकसाथ चिमोटिरहेछन् कसैले गहिरो इनारभित्र हुलिदिए जस्तो लाग्यो पत्याइहाल्न पनि सकेन नपत्याउन मनले मारेन कोही मसँग जिस्किरहेछ यस्तो लाग्यो तर त्यो भनाइमा जिस्किनेको कुनै सङ्केत देखिएन एकछिनसम्म त पत्याउनु नपत्याउनुको द्वन्द्वमै फँसिरहे यो नामसँग म दुई वर्षदेखि जोडिएको छु यसरी जोडिएको छु जसरी कसैकी प्रेमिका उसको प्रेमीसँग जोडिएको होस् सायालाई मैले अक्षरहरूमा कुँदेको छु विचारहरूमा भरेको छु भावनाहरूमा समेटेको छु संक्रमित भएको छु उसैमा सम्पूर्ण रूपमा अनि यस्तोमा के उसँग एक किसिमको लगाव हुनु जायज होइन हो म निर्धक्कसँग भन्न सक्छु मलाई सायासँग प्रेम भएको छ म उसलाई प्रेम गर्छु तर अतीतले जसरी होइन अलिक भिन्न कायदाले बेग्लै अनुभूति साथ अनि यस्तोमा उसको नाउँ लिएर फोन आउँछ भने म किन उद्वेलित नहुँ त मेरो मानसिक र शारीरिक अवस्थामा भयानक परिवर्तन किन नआओस् त उपन्यासको हरियो बोर्ड नाउँ देखेपछि सायालाई देख्न अतीतलाई केही दिन कुर्नु परेको थियो तर मैले पुरै दुई वर्ष कुरेको थिएँ अतीतभन्दा कैयौँ गुणा धैर्य राखी काखी चापेर हिँडेको थिएँ मैले नाउला मात्र कुरेको थिइनँ मलाई कहीँ कतै लाग्दैन साया मेरा लागि पात्र मात्र हो कतै लाग्दैन ऊ केवल मेरा शब्दहरूमा मात्र सीमित छे ऊ मेरा लागि अपरिचित हुनै सक्दैन औपचारिक साक्षात्कार बाँकी थियो सायासँग परिचित हुनुको परिभाषा दिनलाई प्रमाण जुटाउनलाई मैले पनि उनलाई सम्पूर्ण रूपमा अनुभूत गरेको थिएँ कमसेकम अतीतको आँखाबाट अतीतले चाहिँ सायाले आफ्नो परिचय दिइसकेपछि मैले सोधेँ कहाँ थियो थियो तिमी पो भन्न पुगेछु भनिसकेपछि पश्चाताप हो अर्काकी स्वास्नीलाई पहिलो संवादमा तिमी भन्ने प्रेरणा कहाँबाट आयो कुन तत्त्वले ठेल्यो मलाई यसो भन्न यति व्याकरण नजाने मान्छे म पटक्कै होइन व्यावहारिकता पनि थोरै बहुत जान्दथे तर ऊ मेरो त्यस किसिमको सम्बोधनप्रति निरपेक्ष रहे मानौ त्यो उसले सुनेकी नै छैन मलाई सजिलो पारिदिए अब तिमीले नै चलाउँछु मनमा नै भने नत्र सायलाई तपाईँ भनेर बोलाऊ यो म कल्पनै गर्न सक्दिनँ त्यो सब म भेटमै भन्छु मेरो प्रश्नको उत्तर दिँदै उसले भने कि आज भेट्न सम्भव छ अर्को पटक मै सोधुला भन्ने प्रश्न पालो मिचेर उसैले सोधिदिए भनौँ न एक किसिमले खुकुलो पारिदिए जुन स्थिति निमेषभरकै लागि भए पनि बोझिल हुनेवाला थियो कमसेकम मेरा लागि उत्तेजित हुँदै प्रतिप्रश्न गरे कहाँ कति बजे बज्र क्याफे बसन्तपुर तिन बजे अनि म तिमीलाई कसरी चिन्छु मैले सोधेँ म तपाईँलाई चिन्छु नि उसले भने तैपनि मोबाइल नम्बर भएपछि के गाह्रो र मैं तो मैं बलिहारी जाबू मैं तो बलिहारी जाबू मैं तो बलिहारी जाऊँ मैं तो बलिहारी बलिहारी उत्साहित हुँदै ओछ्यान छाडेर पर्दा खोले जरी थामिने सङ्केत थिएन आकाश अविरल निचोरिरहेको थियो अरे साढे आठ हुन लागिसकेको थियो तर समय भन्दा तन्नेरी देखिन्थ्यो झ्यालबाट चियाए मान्छेहरू छाता बर्सादीमा बाटोभरि देखिए केटाकेटीहरू स्कुल बस कुरिरहेका थिए यही समयमा त्यो बाटोमा सधैँ देखिने नियमित अनुहारहरू बर्सातको सुरक्षा अप्नाउँदै हिँडिरहेका थिए सबै कुरा समयअनुसार नै थियो ढिलो त म उठेको थिएँ मौसमका कारण समयले आवश्यकताभन्दा बढ्दा तन्नेरी भइदिएर एउटा सानो बेमानी जो गरेको थियो एक झोक्का हावा आँत नै ठिर्याउने गरी प्रहार गरेर त्यहीँ बेपत्ता भयो कफीको तल लाग्यो मुखसुख दोइवरी किचनमा गएर एक कप स्ट्रङ कफी बनाएर कोठामा आएर खाएँ जाऊ मैं धोबे बलिहारी दिउँसो तिन बजेलाई गन्तव्य बिन्दुको समय राखेर रा। मेरो आधा दिन बित्यो कुनै पनि काम गर्दा घडी हेर्दै यति घन्टा बाँकी भनेर एक किसिमको म्याराथनमा दौडिरहेको धावक चाहिँ मेरो समय बित्यो र मलाई पनि त्यसरी नै समय बिताइरहन मन परिरह्यो साँच्ची सहायक अस्ति होली अतिथले एक हिसाबले बयान गर्यो मेरा शब्दहरूमा ऊ एक हिसाबमा कुन्दी कसको विश्लेषणसँग ज्यादा परस्पर छे म कल्पना काशमा उडिरहेँ क्याडबरी ओठ शिल्पी कपाल अनि अल्ट्राबोल्ड सायालाई कल्पना र वास्तविकताको सङ्घारमा निमेष निमेषमा ल्याउँदै पठाउँदै गर्न थाले दिउँसो तिन बजेको समयलाई तानेर सार्नु जस्तो भइरहेको थियो समय डोरी हुँदो हो त बल लगाएर तानी लम्बाइ घटाउने दुष्प्रयास पनि गर्दो समय बित्दैन चाहेको बेला यही यसको धर्म हो तप अधैर्य बनाइदिनु जाऊ मेरो धोबे बलिहारी मेरो मन गरे जाऊं मैं धोवे बरिहारी जाऊं मैं उसलो किलको यात्राबाट अतीतको कथा सुनेर आइसकेपछि साया काठमाडौँ फर्केको खबर पाएँ उसलाई फेसबुकमै खोज्ने प्रयास पनि नगरेको होइन तर कसै गरी पनि फेला पार्न सकिनँ सायद जो पाए त्यहीका लागि ऊ इन्भिजिबल भनिदिएकी थिए एकपटक थाम्नै नसकेर अतीतलाई नै फोन गरे उसले भन्यो सायाले आजकल आफ्नो एकाउन्ट डिएक्टिभेट गरेकी छ त्यसपछि मैले पनि वास्ता गर्नै छाडेँ तर बेला बेला अतिथिसँग सम्पर्क भने गरिरहन्थे र सोध्थेँ सायाको खबर मेरो चासोमा अति यसो भन्थ्यो के फरक पर्छ र साया भेटियोस् या नभेटियोस् मेरो लागि साया भेटिनु र दृश्यविहीनको हातमा टर्च लाइट पर्नु उस्तै उस्तै हो अतीतलाई म सम्झाउन खोज्थेँ निराशावादी स्थितिबाट निवृत्त गराउने प्रयास गर्थेँ तर उसलाई मेरा कुराहरूले कहिल्यै छोएन सायद मैले नै सम्झाउन जानिनँ मलाई यस्तो लाग्थ्यो गरिब की इच्छा पूरा न दो तुम तो गरीब धोबे जाऊ धोबे एकचोटि ओस्लोमा उसले दिएको ठेगाना पछ्याउँदै गए त्यो होलीको दिन थियो नेपाली र भारतीय विद्यार्थीहरू रङ बदलिएको अनुहार लिएर रमाइलो गरिरहेका देखिन्थे म सिधै अतीतको रूपमा गएर नक गरेँ मलाई देखेर ऊ छक्क पर्यो निलो ट्राउजर र रातो टी सर्टमा थियो ऊ अनुहारमा भने दारी झुस्छ ओठ कलेटी परिसकेका कपाल फुङ्ग उडेको कन्चिरीतिर पनि नमिलेको कपाल झ्याप्पै देखिन्थ्यो हेर्दै प्रेममा धोका खाएर बसे जस्तो देखिन्थ्यो उसले मलाई भित्रपट्टि छिरायो खाटमा ल्यापटप खोलिएको थियो मैले नदेख्ने गरी चलाएर एकैछिनमा सट डाउन गर्यो मेरो आतिथ्यका लागि उसले कफी बनाएर खुवायो अनि नर्वेजियन चुरोटको बाटा मेरो अघिल्तिर सार्यो चुरोट सल्काइसकेपछि मैले उसलाई भने होलीको दिन पनि किन यस्तो रङ उडेको जस्तो होली आतिथ उसले मेरो कुरामा कवि चाहिँ हुने प्रयास गर्दै भन्यो न कोही छ बिजाउने न कोही छ रङ्गाउने रुखा फिक्का यस्तै छ मेरो ओली मलाई वाह भन्न मन लागेको थियो तर ऊ कविता सुनाइरहेको थिएन बोल्ने टपिक नै फेला नपरे चाहिँ हामी मौन बसेका थियौँ <laughs> कफीको एक चुस्केलाका रतितले भन्न थाल्यो मलाई रङ मन नपर्ने होली मन नपर्ने त्यो एउटै होलीको दिन थियो सायद अचानक मेरो कोठामा आएर मलाई अन्धाधुन्द अबिर दल दिन थाले उसले अबिर दरुन्जेल मैले झर्को फर्को गरेँ कोठामा के एक्लै बसिरा प्रफुल्ल हुँदै सायाले भनेकी थिए उसका ओठमा पनि अबिर लागेको थियो बर्खी बारे झैँ सेतो कलरको टाइट कुर्ता सुरुवालमा थिए कपाल फुक्का छाडेकी थिए मलाई तानेर बानेश्वर चोकतिर लगी केटाहरूले छत छतबाट सायालाई लुला हानिरहेका थिए मलाई निकै असहज फिल भइरहेको थियो भने यसरी लोला खाइरहँदा तिमीलाई अप्ठ्यारो लाग्दैन अप्ठ्यारो आई इन्जोय दिस अतीत आजै त हो हानुन् न जति हान्छन् सधैँभरि हान्न पाउने हुन् र यति भनिसकेर अतीत हाँस्न लाग्यो झुस्स धारी पालेको अनुहारमा हाँसो पटक्कै सुहाएन अनि फेरि आफ्नो भनाइलाई निरन्तरता दियो र यो आजको होली जब मलाई रङ मन पर्न थाल्यो होली मन पर्न थाल्यो म उसलाई मन नपर्ने भएँ त्यस रात उसले मलाई आफ्नैमा बस्न अनुरोध गर्यो भन्यो एक्लै भएर होला नपिएको पनि धेरै भयो आज जम्नुपर्छ वास्तवमा म उसको यस्तै किसिमको अफरको आश सुरु देख्ने गरिरहेको थिएँ ऊ किचनतिर बस्यो किचनबाट फर्किँदा ऊ सँगसँगै दुईवटा गिलास र सल्किरहेको एउटा चुरोट पनि आयो पिउने क्रममा ऊ बेला बेलामा आवश्यकता भन्दा बढी भावुक पनि दिन्थ्यो बडो भावुक भएर भन्यो जो कहिल्यै फर्कन्न जस्तो लाग्छ उसैलाई झन् नअगाउन्जेल कुर्न मन लाग्छ किन होला अनि उहाँ उहाँ रुन पो लाग्यो कस्तो रुन्चे प्रेमी यार तिमी मेरो मुखबाट फुत्कियो धन्न उसले सुनेनछ एकपटक सम्झाउने हेतुले भने हाँस्न सिक अतीत दुःखको सबभन्दा राम्रो उपचार भन्नु नै हाँस्नु हो ऊ आवाज निस्कने गरी हाँस्यो अनि भन्यो हाँस्नु दुःखको सबभन्दा राम्रो उपाय भए संसारमा सबभन्दा धेरै नाइट्रोस अक्साइड बित्थ्यो होला अघि गरिब गरीबकी इच्छा पुरा करा तुम तो गरीब जाऊ मैं धोबे जाऊ मैं धोबे रक्सीको गिलास उठाउँदै गर्दा उसले भन्यो सुरु सुरुमा म रक्सी खान्न थिएँ सायाले दिएको लती हो ऊ भन्थे हाम्रोमा त रक्सी सगुन नै मारिन्छ जिब्रो छुवाउनै पर्छ यी हेर्नुहोस् त आजकल म पनि खुब खान थालेको छु मुटु बिजाउनै पर्छ उस्कीको गिलास उठाउँदै उसले मलाई देखायो र एक गुडको निल्यो यसो गर्यो साया उसो गर्यो साया सायाका मात्र कुरा गरेर उसले मलाई अन्तिम अन्तिमको रक्सी चाहिँ वाकवाकी र नमिठो लाग्ने बनाइदिइसकेका थियो उसका कुरा सुनेर मलाई लाग्यो ऊ अल्कोहलिक भन्दा पनि साया अलिक ज्यादा भएको छ उसो त म पनि धेरै मान्छेका प्रेम कहानी सुन्ने असल श्रोता भइसकेको थिएँ तर अतीतको कुरा भने अब अति नै हुन लागिसकेको थियो अर्थात् सायाप्रतिको त्यो हदसम्मको आसक्तिले गर्दा मलाई डर लाग्न थालेको थियो हामी वान इज टुटोको रेसियोमा पिरहेका थियौँ तिन पेगमा म टिल्ला भएँ ऊ छैठौँ पेगमा थियो रात पुरै छिप्पिसकेको थियो उसलाई सुत्नु थिएन मलाई निद्रा लागिसकेको थियो एक फेर भने अब सुत्ने हो कि अतीत मात्नु र सुत्नु एउटै होइन र ऊ गिलास समातिरहेको अवस्थामा ढलफल ढलफल गर्दै उठ्यो र भन्यो जे भए पनि होसमा नरहनु त हो त्यस्तो हो र मात मन दुखेको ठिक पारिदिने यद्यपि उत्तर दिन सक्ने स्थितिमा उठिए तै तैपनि सोधे लाग्यो उसको मन धेरै दुखेको छ आफै पनि त माथेको थिएँ मन दुखेको औषधि पनि हुन्छ र राइटर साहेब उज्यालतिर अघि सर्यो प्राकाशतर्फ हेर्दै भन्न लाग्यो मन दुखेको औषधि बजारमा पाइने भए त्यसको सबभन्दा धेरै उपयोग गर्ने मै हुन्थेँ होला त्यसो हो भने मैले पनि उठ्ने आवश्यकता महसुस गरेँ र भने त्यो औषधि बजारमा नै आइपुग्दैन थियो प्रसङ्ग मोडिँदै जाने क्रममा मैले सोधेँ आजकल साया कहाँ छ अतीत को साया जिब्रो नै नभएको मान्छेले बोले चाहिँ अस्पष्ट आवाजमा भन्यो म चिन्दिनँ कोही साया गरिबकी इच्छा गरिबकी इच्छा दो तुम तो गरीब लाग्थ्यो साया कहाँ जान्छे कहाँ अतीत सब थाहा पाउँछ तर मसँग सम्वाद हुँदा चाहिँ ऊ पुरै बेखबर भएको छनक देखाउँथ्यो मलाई एक दुईपल्ट त उसित रिस नउठेको पनि होइन किन केही भन्दैन ऊ साया मौन भई अतीत भन्थ्यो कि अब मौन हुले पार उसको आएको उसको सम्वादहीनताको कठोर प्रतिवाद गर्न मन लाग्थ्यो तर सोच्थेँ म उसको को पो हुँ र यात्रामा हिँड्दा भेटिने एउटा सहयात्री र केही पेक रक्सी खाने साथीबाहेक मसँग उसको केही सम्बन्ध छैन मैले उसित जति निकटताको महसुस गरे पनि उसका लागि म त पराइ नै हो पछि पछि म फगत यही सोचेर अतीतसँग सहायका बारे सोध्न छोडिसकेको थिएँ अझ भनौँ अतीतसँग नै सम्पर्कमा बस्न छोडिसकेको थिएँ ओस्लोमा मेरा अरू पनि थुप्रै साथी बस्थे मैले प्रत्येक साथीलाई साया नाउँ गरेकी केटीबारे पत्तो लगाउन आग्रह गरेँ केहीले वास्तै गरेनन् केहीले आफूले पत्तो लगाउन नसकेको रिप्लाई गरे कतै न कतैको लिङ्कबाट फेला गर्नुपर्ने कहाँ गई र नभुल्लमा परे पछि उनीहरूलाई बेकार रिक्वेस्ट गरेछु झैँ लाग्यो उनीहरूलाई के वास्ता मेरो एउटा पात्रलाई खोज्न आफ्ना सब काम छोडेर हिँड्नु अतीतबाट सायाको कुनै खबर पाउन नसकेपछि म पनि आफ्नो पढाइ सकेर नेपाल फर्की लेखन र एनजिओमा लागेको थिएँ अतीत मेरा लागि पनि अतीत भइसकेको थियो सायाका लागि चाहिँ अनि साया ऊ पनि त अतीतकै छाया थिए अतीत अतीत भयो भनेपछि साया पनि अतीत नै हुने भए साया पनि गुमनाम पात्रमै सीमित हुन आँटेकी थिए जस्तो अरू पात्रहरू हुने गर्छन् कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले भएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कम र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि तपाईँ श्रुति सम्वेक सुन्न तथा डाउनलोड गर्न सक्नुहुन्छ श्रुति सम्वेकमा हामी आजदेखि साया उपन्यासको वाचन गरिरहेका छौं सुबिन भट्टराईको उपन्यास सायाको पहिलो श्रृङ्खलाको बाँकी अंश अब वाचन हुन्छ तिन बजे बज्र क्याफेको रुफटपमा पुगे पानी रोकिएको थिएन उस्तै गतिमा परिरहेको थियो जस्तो अघिल्लो दिन परेको थियो सिमसिमभन्दा अलिक सघन स्याहार होइन छोटो दुरीमा हिँड्दा भिजै हाल्ने किसिमको बर्सात थिएन रुफटपमा दुईवटा टेबल रिजर्भ थिए एउटामा चार पाँचजना केटा बियर पिइरहेका थिए अर्को त्योभन्दा धेरै ओरा एउटी केटी एक्लै चुरोट पिइरहेकी थिए म ढुक्क भएँ साया त्यही हो मलाई देख्न साथ ऊ परेबाट हाँसी बस्नुहोस् ठिक आफ्नो विपरीत दिशामा भएको कुर्सीमा बस्न अनुरोध गरी म बसेँ उसलाई निहाल्नैमा केन्द्रित भएँ दुई वर्षदेखिको प्यास म तृप्त हुन चाहन्थेँ मलाई लागिरहेको थियो एकछिनसम्म केही नबोलोस् एकछिनसम्म ओराओरा दायाँ बायाँ कसैको केही हलचल या बाधा नआओस् म उसलाई निरन्तर निहार्न चाहन्थेँ आँखाभरि भर्न चाहन्थेँ टिलपिल टिलपिल जेलसम्म छछल्किरहोस् मेरो आँखामा जसरी छछल्किन्छ कसैको आँसु असीम खुसीले कुर्सीमा बस्नुसँगै एउटा कुतुहलको अवसान भयो साया सके मेरो अघिल्तिर बेकी थिए म आफैलाई कसरी विश्वास दिलाऊ साया मरुन कलरको स्लिभलेस र खैरो हाफ प्यान्टमा थिए उसको भेषभूषा हेर्दा लाग्थ्यो उसलाई पटक्कै जाडो भएको छ एक नासले धुवा फालिरहेकी कपाल चाहिँ गर्दनसम्म मात्र झरेको दायाँ पाखुरामा एउटा अमूर्त टाटु बेकी थिए समग्रमा बिछट्ट राम्री यस्ती साया देखेर किन भुतुक्क नहोस् त अतित शर्मा किन त्यसरी नपछ्याओस् नर्वेसम्म किन नरोस् उसलाई एकाएक गुमाउनु पर्दा किन रुपटपमा बसेकी यस्तो झरीमा सिलसिला मैले नै सुरु गरेँ यो प्रश्न आवश्यक र स्वाभाविक पनि थियो भलै ऊ भिजिरहेकी अवस्थामा थिएन ठूलो छाताले टेबल र त्यस वरिपरिको सानो संसारलाई आवश्यक सुरक्षा प्रदान गरिरहेको थियो एकपटक वरपर निहालिसकेपछि थाहा पाएँ नसोधेकै भए पनि हुन्थ्यो कि सोधिसकेपछि यस्तो लाग्यो तर उसले पनि उत्तर नदिएकै भए हुन्थ्यो यस्तो हुन सकेन भनी नर्वेमा उज्यालोको मुख नै ठिकसँग कहाँ देख्न पाइन्छ र काठमाडौँ बसुन्जेल त धित मार्नु पऱ्यो नि म हाँसेँ एउटा फर्मल हाँसो मन नलागी नलागी उसको कुरामा रुचि देखाइरहेको छु भन्ने आवाज दिलाउन के खानुहुन्छ उसले मेनु मतिर सारिदिए पछिल्लोतिर वेटर आएर ठिङ्ग उभिएको रहेछ केही खाइहालुको स्थिति थिएन नखाइबस्न मनले मानेन कफी र चुरोट नै मगाएँ चुरोट चाहिँ दुइटै ल्याउनुहोस् सायाले वेटरलाई भने एउटा चुरोट खाउन आत्मीयता बढ्छ भन्न मन लागेको थियो तर बनेन आत्मीयता बढाउने मन थियो तर भन्न मन भएन होइन सकिनँ भन्न मिल्ने कुरो पनि त थिएन मलाई कतिको खोज्नुभयो त एकछिनसम्म विद्यमान सन्नटालाई उसले बिथोरी हँ सन्नाटामा अव्यस्त भइसकेको हुँदो उसको प्रश्नले तर्सेँ भने खोजी हराएको मान्छेको गरिन्छ लुकेको मान्छेको होइन यो मैले हाँस्दै भनेको थिएँ सिरियसली भनेको भए सायद रिसाउँथी भन् ठानेर के रे आँखी भाउ वात्तै मासतिर सारेर धेरै पहिलेदेखिको परिचितलाई चाहिँ भने यो आरोप हो कि व्यङ्ग्य जे सम्झिँदा कम रिसाउँछौ ऊ मुस्कुराई मलाई ऊ मुस्कुराएको साह्रै मन पर्यो बढी रिसाउनु प्रतिबन्ध छ र मुस्कुराहट कायम गर्दै उसले भने तिम्रो पर्सनल रिस हो मैले भने मात्र अड्कलेर रिसाउन सक्छौ यति चाहिँ हो त्यो रिसले मलाई केही असर नगरोस् रिसको कारण तपाईँ बन्ने अनि रिसाउनु चाहिँ आफ्नो लागि यो कहाँको न्याय हरेक कुराको तर्क गर्थ्यो केही बेरको ऱ्यापिड फायर सम्वादपछि म पुनः पुरानै कुरामा घाँसिन चाहेँ भने तिमी मैले चाहेको बेलामा किन भेटिनौ साया तपाईँलाई खोज्न आउँदो रहेनछ उसो भाइ कसरी खोज्नु पर्थ्यो र त्यो त तपाईँको प्रतिबद्धता थियो नि मलाई किन सोध्नुहुन्छ बसिरहेको मेचमा अलिकति हलचल गरेर आफ्नो बसाइ मिलाउँदै गर्ने क्रममा भनिए हेर्नुहोस् त प्रतिबद्धता तपाईँले गर्नुभएको थियो आफ्नो पुस्तकमा भेटिदिएँ म आफै कति सजिलो बनाइदिएँ साँच्ची मेरो फोन नम्बर कसरी पायो मैले सोधेँ जसरी तपाईँका अरू प्रशंसकहरू पाउँछन् टेबलमा दुईवटा चुरोट पहिला मैले सल्काएँ अनि बलिरहेको सलाइको काँटी उसको मुख नजिकै लगेर चुरोट सल्काउनलाई सहयोग गरेँ पहिलो सर्को लिएर धुवा हावामा फालेँ अनि त्यसपछि भने फोन नम्बर कसरी पाएँ यो महत्त्वपूर्ण कुरो होइन जसरी पाएँ बस पाएँ पाउनु नै एउटा उपलब्धि हो म चुपचाप उसलाई सुनिरहेको थिएँ नभन्ने कसम खाएकी छौ मैले सोधेँ तपाईँले पनि आफ्नो अडान नछोड्ने कसम खानुभएको छ उसले प्रति प्रश्न गरे झन अप्ठ्यारोमा नपाएर मलाई कम्पिटिसन गर्नु छैन सरेन्डर गर्नु सरेन्डर गरेँ भने भन्छौ मलाई बच्चा ठान्नु भएको छ उसले फेरि सोधेँ मैले त्यस्तो ठानेर होइन मैले त्यस्तो बुझेँ तपाईँ सोधेर थाक्नुहोस् म जवाफ नदिएरै थाक्छु फुङ्ग धुवा उडाउँदै उसले भने म तिम्रो अतीत हुँ र यसरी सताउँछौ म तपाईँकी को थिएँ र तैपनि बेइमान बनाइदिनु भयो उसले भने कसरी साया बेइमान चाहिँ तपाईँकै पुस्तकमा छ त्यो दोष अतीतमाथि थुपाएर लेख्ने तपाईँ दोष चाहिँ अर्कोलाई कहाँको न्याय यो अतीत जे जति भन्यो भन्यो त्यही लेखेँ म के भन्छु त्यो कुर्न सक्नु भएन उसले फेरि सोधेँ तिमीलाई खोजेकै हो भेटिएनौ त म के गरौँ मैले त तपाईँलाई खोज्न चाहेको एक दिनमै भेटेँ त पुलिसमा जागिर किन खाइनौ त वाट तिमीले मलाई सजिलै भेट्यौ यसमा मेरो के दोष दोष केही हराउनु या भेटिनुमा होइन दोष तपाईँको एकतर्फी कथामा छ उसले फेरि जिरा गरे अब अर्कोतर्फी कथा बनाउन मद्दत गर्दिनँ मैले फेरि सोधेँ के तपाईँलाई लाग्दैन हामी त्यसैका लागि यहाँ छौँ बादल फाटेर मेरो अनुहारमा अलिकति काम लाग्यो आफसे आफ एउटा उजिलो मुस्कान निश्रित हुँदै तपाईँको पुस्तक नपढिकनै एडभान्स प्रतिक्रिया पाइसकेकी थिएँ कसरी मेरो साथी सर्कलले मसँग सोध्थे बेइमान त बनाउनु भयो बनाउनु भयो बदनाम पनि गर्नु ओठको लम्बाइ बढाइदिए किच्चो हाँसो टाँसिएको थियो अलिक नखरा पार्दै बोल्न लाग्यो जसले पनि सोध्ने साया के हो तेरो कथा छापिया रहेछ के सब कुरा साँचो त्यो अतीत बनाएको त्यसपछि के भयो साथीहरूलाई थाहा थिएन त तिमीहरूको प्रेम कहानी मैले फेरि सोधेँ सबैलाई किन थाहा दिनु उसले भने हुँदा हुँदा फेसबुक नै डिएक्टिभेट गर्नु पऱ्यो गरेँ मलाई पढ्नु थियो तपाईँको किताब ओस्लोमा सम्भव थिएन काठमाडौँ फेरिपछि पढ्छु भन्ने थियो केही दिन व्यस्त भएँ अस्ति पुस्तक किनेर ल्याएर पाँच घन्टामै सिधाइदिएँ तपाईँलाई भेट्ने इच्छा तीव्र भएर आयो फेसबुक एक्टिभेट गरेर सर्च गरेँ तपाईँको वाल सरसर्ती हेरेँ एक महिना लाग्यो फेसबुकमै भए पनि एउटा मेसेज पठाएर तपाईँको नम्बर किन नमागौँ तर म तपाईँलाई सक दिन चाहन्थेँ म पनि तासमा फलासको पत्ता सो गरेर चाहिँ तपाईँको धुकधुकी र कौतूहलता बढाउँदै तपाईँकै अघिल्तिर प्रस्तुत हुन चाहन्थेँ बिहान फोन गर्दा मलाई तपाईँको दिमाग अझ चाट्न मन थियो तर खै किन सकिनँ मेरो दिमाग बेस्वादको भएर होला म पनि किच गरिएँ तैपनि कम चाटेको चुजिङ लाग्छ तिमीलाई त्यो त केही पनि होइन उसले भने अझ किस्ता किस्तामा चाटेर पागल बनाउँछु भन्ने थियो तिमीले मलाई पागल बनाउनै पर्दैन थियो किन आँखीमा मुजा पार्दै सोधेँ म पहिल्यैबाट पागलै छु हामी दुवै हाँस्यौँ अब त भन नम्बर कसरी पायो उसले टेबलमा भएको पानीको गिलासबाट दुई गोटको पानीको टुक्क निले अनि भने तपाईँको फेसबुक चियाउने बेलामा एउटा अर्को कुरा पत्ता लाग्यो के मुखले होइन आँखैले गरेँ यो प्रश्न तपाईँका र मेरा पाँचजना म्युचुअल फ्रेन्ड रहेछन् नि उसले भने सबैलाई सोधेँ एकजनासँग रहेछ उसले मलाई तुरन्तै दिइहाल्यो अनि उनीहरूले नै कोट्याएनन् तिम्रो इतिहास दुईजनाले सोधे नम्बर पाउनासाथ फेरि फेसबुक डिएक्टिभेट पुस्तक त पढेछौ मैले भने तर मलाई लाग्दैन कि म तिमीबाट पुस्तकको प्रतिक्रिया लिउँ मलाई पनि यो लाग्दैन म पुस्तकको प्रतिक्रिया दिउँ यति बुझ्नुहोस् म तपाईँको नन फ्यान रिडर अर्को चुरोट सर्काएँ भनी तपाईँका पाठकले त मलाई बाटामा भेटे पनि छाड्दैनन् होला कि किन यो सोध्न आवश्यक नै थियो त्यस्तै निष्ठुर बनाइदिनु भएको छ बिना कारण आफ्नो हस्बेन्डलाई धोका दिने उसले चुरोटको धुवा आकाशतिर फ्याँक्दै भने म फिस्सा हाँसेँ मात्र अलिअलि त रोमाञ्चित डर पनि लागिरहेको थियो मेरा पाठकहरूको रिस मलाई पोख्ने त होइन यसले पुनः भन्न थाले तपाईँको फेसबुक वालमा कसैले पनि मेरा बारेमा राम्रो लेखेको देखिनँ भनिसके त त्यो अतीतको कथा थियो एउटालाई माथि उकास्न अर्कोलाई झार्नै पर्छ भन्ने छ र तिमी झरेकी कहाँ छेउ र साया तपाईँका पाठकले त झारे नि ऊ अलिक कड्की त्यो त अतीतप्रतिको सहानुभूति हो लेखक पर्नुभयो पार्नुहोस् न मलाई आफ्ना शब्दका पासोमा व्यङ्ग्यले भरिएको आवाज साथ भने जसरी तर्क गरे पनि हुने है तपाईँहरूले गल्ती स्वीकार्नुभन्दा तर्कले जित्नु राम्रो नि है कम्तीमा आफ्नो इगो त डाउन भएन मलाई लाज लाग्यो मेरो कुतर्क फजुलमा गए जस्तै लाग्यो त्यसैले केही बोलिनँ साया नै बोल्न लागि जे देखिन्छ त्यो कुरा मात्र सत्य हुँदैन तपाईँ अहिले यतिखेर मेरो अगाडिको भाग देखिरहनु भएको छ यसको माने तपाईँ मेरो ढाडको भागलाई इग्नोर गर्न पाउनुहुन्छ त मैले त्यो पाटोलाई इग्नोर गरेकै छैन नि चाहेको कडा आवाजको तुलनामा मैले अलिक लुत्ते पाराले बोलेँ यद्यपि मसँग यथेष्ट तर्क थिए तर किन हो उसैलाई जित्न दिन मन लाग्यो तिमीलाई थाहा छैन साया धेरै छन् जसले तिम्रा पनि केही व्यवस्था होलान् भनी बुझेका छन् बरु अतीतलाई गाली गरेका छन् तिमीहरूको सम्बन्धले जुन रूप धारण गर्यो त्यो सब अतीतमाथि दोषारोपण गरेका छन् अतीतलाई तल खसाल्दा ऊ आफै माथि उठेको आवाज गरिसकेर थप प्रतिवाद गर्न छैन बरु विषयान्तर गर्दै भने तपाईँले आफ्नो पुस्तकको अन्त्यमा दुईवटा इच्छा राखेको देखेँ मध्ये एउटा चाहिँ म पूरा गर्न सक्छु म प्रश्नवाचक आँखाले उसैलाई हेरिरहेको थिएँ मैले अन्त्यमा के इच्छा राखेको थिएँ र निकै बेरको मिहिनेत पश्चात सम्झेँ सोधेँ कुन चाहिँ इच्छा मेरा तर्फको कथा उसले भने तर अफसोस पुण्य कमाउने तपाईँको इच्छा मबाट पुरा हुन सक्दैन फेरि एकपटक प्रश्नवाचक आँखाले उसलाई निहारे छड्किएर हेर्दै भने यसको उत्तर मेरै कथामा होला यस्ता कुरा छन् जो साँच्चै अधुरा छन् या खोइ पुरा हुने हैसियत राख्दैन ती सपना जस्तै अधुरा छन् सपना जस्तै मिठा सपना जस्तै तिता सपना जस्तै क्षणभङ्गुर सपना जस्तै दमिला अस्पष्ट कतै सलल्ल पानी भई बगेका कतै मिलेका कतै भत्केका खै कस्ता कस्ता त्यसैले ती समग्रमा सपना जस्ता सबै प्रेम कहानी पुरा हुनैपर्छ भन्ने पनि त छैन सबै प्रेम कहानी दौड स्पर्धा चाहिँ कुनै गन्तव्यमा पुगेर थानको लग्नै पर्छ भन्ने पनि त छैन बाटो हिँड्दा हिँड्दै बाटामै भेटेर छुटिने यात्रुहरू चाहिँ क्षणभरलाई रोमाञ्चित बनाई गुमनाम हुन्छन् प्राय सपना या विस्मृतिको बलात् बर्बरतामा छटपटाइरहन्छन् कति सपना हो सपनाहरू आकारहीन हुन्छन् तरल हुन्छन् जहाँ बस्यो त्यस्तै बनिदिन्छन् त्यसकै बनिदिन्छन् कुनै बेला मेरो वर्तमान थियो म त्यही वर्तमानको एक हिस्सा उसैको शरीरको कुनै अवयव झैँ लाग्थ्यो आफू कहिले टुक्रिन्न होला जस्तो म उसँग अलग्गिएर न ऊ हुन सक्थ्यो न म आफ्नो अस्तित्व कतै पहिलाउँदै हिँड्ने सामर्थ्य राख्न सक्थेँ म पनि उत्तिकै आसक्त थिएँ जति ऊ मप्रति थियो म पनि उत्तिकै प्रेम गर्थेँ जति ऊ मलाई गर्थ्यो प्रेममा विचलन आउँछन् स्वाभाविक पनि हो तर जे जसरी आयो नआउनु पर्थ्यो जुन बेला आयो त्यो बेला नआउनु पर्थ्यो त्यो अवस्थाबाट गुज्रिसकेपछि चाहिँ आउनु पर्थ्यो பிரியனை अझै पनि सम्झन्छु काठमाडौँमा बित्ने अन्तिम दिन थियो हाम्रो मलाई ओस्लो जानु थियो अति धनगढी जानेवाला थियो बिहानदेखि धुम्बिएकी थिएँ चुहन मन थियो निचोरिन मन थियो निथार्न मन थियो आफूलाई एकै थोपो बाँकी नरहने गरी मलाई खोक्री हुन मन थियो साँच्ची कति तडपाउने चिज अघि प्रेम शरीरभरि छटपट्टि मात्र थियो त्यस दिन कहीँ मिल्काउनु जस्तो त्यो छटपट्टिलाई काटेरै फ्याँक्न पाए हुन्थ्यो जस्तो यसै उद्विग्न रहिरहे दिनभर केही चिजले मन शान्त भइरहेको थिएन प्रेम गर्ने रसिलो भरिलो छाती हुनुभन्दा त खोस्टा हुनु बेस हामी कोही अर्को व्यक्तिसितको आसक्तिलाई प्रेम भन्दै सर्पलाई दुध खुवाएर पाले चाहिँ छातीभरि पाल्छौँ पछि त्यसैले डसेपछि पछुतो मान्छौँ शरीरभरि विष फैलन्छ छटपटाउँछौँ कति गाह्रो प्रेम गर्नेलाई सानोतिनो छातीले हुँदो रहेछ त पहिलोचोटि मलाई लाग्यो बेकारमा प्रेममा परेछु बेकारमा अतीतको प्रस्तावलाई स्वीकारेछु बेकारमा उसित नजिक भएछु बेकारमा सब भएछ सब बेकारमा मलाई एक एक चिजप्रति अफसोस लाग्न थाल्यो छातीभित्र पहाडहरू बोकेर हिँडिरहेकी छु जस्तै लाग्यो ठुल्ठुला चट्टान झुन्ड्याएर हिँडिरहे जस्तो किनकिन त्यो दिन निराश नै निराशाले मलाई अरट्ठ अठ्याइरह्यो म प्रताडित रहिरहेँ समयको निरङ्कुश प्रहारद्वारा मलाई बेसरी चिच्याउन मन थियो शरीरका सारा ऊर्जा नष्ट गर्दै त्यही ढल्न मन थियो कहिल्यै नउठ्ने गरी तन्किएपछि चुडिनै पर्छ त्यो दिन चुडिनु थियो च्वाट्ट एउटा लामो सम्बन्ध जुन तन्किनसम्म तन्केको थियो अनेक लामा छोटा यात्राहरू पार गर्दै विभाजित हुँदो थियो अतीत मलाई पुर्याउन मेरो घरको गल्लीसम्म आउँदा म फत्रक गलिसकेकी थिएँ टेक केयर साया उसले अन्तिम पटक भनेको थियो ऊबाट छुट्टिएर जाँदा एक मनै लाग्यो ऊ मलाई रोकोस् भनोस् साया नजाऊ के उसका ओसिला आँखा देखेर म पग्लिन थिएँ होला उसले मलाई रोकेको भए म जहाँ थिएँ त्यहीँ रोकिन्थेँ एक सेकेन्ड पनि विलम्ब नगरी सारा संसार बिर्सेर उसैसित उसको दुनियाँमा जान्थे पनि होला क्षणभरका लागि बुद्धिहीन बनिदिन्थे आखिर प्रेम बुद्धि हुनेले नै गर्ने चिज होइन रहेछ बुद्धि भए प्रेमै गर्दिनथे गरे पनि सब कुरा सोचेर प्रेम गर्थे अर्कैसँग गर्थे बा आमालाई पनि चित्त बुझाउने गरी गर्थे टियु सिडी यस टपर साया साक्य सबैकी हाई हाई साया प्रेममा नराम्ररी पराजित हुँदै थिए आफ्नै खिल्ली उडाउन मन लाग्यो एकपटक सब ढोङ बकबास लाग्यो अर्थहीन लाग्यो सब सिस्टमहरू अतीतसँग छुटिएपछि एक एक मिनट घिस्री घिस्री बित्न थाल्यो बुवा आफ्नो गाडीमा लिएर मलाई पुर्याउन भने एयरपोर्टसम्म हिँड्नुभयो मलाई सब दृश्यहरू दृष्टिगोचर हुँदा हुँदाहुँदै पनि अगोचर लागिरह्यो आँखा भन्नु पनि के हो र मस्तिष्कद्वारा सञ्चालित मानव यन्त्र न हो जब मस्तिष्क नै आफ्नो धर्म बिर्सिन्छ आँखाले के गरोस् त प्लेन बोर्ड गर्ने बेला भयो जति जति म प्लेनतर्फ बढ्दै थिएँ उति उति मेरा पाइला गरौँ थाले कसैले पछिल्लोतिरबाट डोरी लगाएर ताने जस्तो भइरह्यो मलाई लाग्यो बरु कसैले तानिदियो हुन्थ्यो लाग्यो प्लेन क्यान्सल होस् वा तत्काल केही अनिष्ट होस् जसले गर्दा त्यस दिन त्यहीँ रोकिनु परोस् तर त्यस्तो केही पनि भएन कुनै चिजले आफ्नो धर्म धर्म मुताबिक केही गरेन सप्तोक आफ्नै गतिले बडो सामान्य पाराले अगाडि बढ्यो म रोकिए पनि के अतीत रोकिन्थ्यो र उड्यो प्लेन तर मन प्लेनको रफ्तारसँग उड्न सकेन भुइँ छाड्नै मानेन रित्तो मन न पखेटा थियो न कुनै किसिमको इन्धन अह पटक्कै मानेन कुनै बेला यसरी नै उड्ने सपना देखेकी थिएँ आज सपना पूरा हुँदो थियो खुसी त परै जाओस् मन उल्टै सम्हालिन सक्नुभएको थियो मेरो सपनाको कसको नजर लाग्यो किन त्यो सरापत भए मेरा रहरहरू अतीतसँग छुट्टिएदेखि प्रत्येक क्षण प्रत्येक पल आफैलाई मिस गरिरहेको थिएँ अतीतलाई जस्तै अब खोजु पनि कसलाई अतीतलाई या म आफैलाई नियतिको विडम्बना पनि कस्तो जुन ठाउँमा म जाँदै थिएँ त्यहाँ न अतीत भेटिनेवाला थियो न म ओस्लो पुग्दा पनि ऊ एयरपोर्टभरि छाइरह्यो वानभरि देखिरह्यो सपनामा पनि बारम्बार आइरह्यो लाग्थ्यो उसको अन्त कतै जाने ठाउँ थिएन त्यसैले त ऊ हर रात मेरो सपनामा आउँथ्यो प्रेतात्मा आफ्नो आत्माको तृप्तिका लागि केही कुराको याचना गरिरहेछ ऊ म सँगसँगै भइरह्यो मलाई कहीँ छोडेन उसले छाया जस्तो पछ्याइरह्यो अस्पष्ट तमिलो भएर म हुनुको आवाज दिलाउँदै साँच्चै उसका यादहरूले मलाई हरेक बखत भनिरहेको हुन्थ्यो साया तिमी छौ र त म छु सुबिन भट्टराईको उपन्यास सायाको पहिलो श्रृङ्खला तपाईँ वाचन सुन्दै हुनुहुन्थ्यो आज हामीले यो उपन्यासको चौबिसौं पृष्ठमा आएर विश्राम गरेका छौँ अर्को साता फेरि सायाको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि मंगलबारको श्रुति सम्वेकमा अर्को कुनै गद्य वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौँ नमस्कार शुभरात्रि दे रे दी